नमस्कार रेडिभिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम मुक्तक माला लिएर मदन भण्डारी आज पनि उपस्थित भइसके मलाई प्रविधि समेसनमा सधैँ चाहिँ कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्समा अहिले पूर्वी नेपालमा सुनिरहनु भएको छ त्यस्तै गरेर W W W dot Radio Vision dot com dot NP log on गरेर संसारभरिकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेसन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि श्रोता हामीलाई साथ सुन्न सक्नुहुन्छ कार्यक्रम मुक्तक माला हजुर हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म रेडियो भिजन एकानब्बे दशमलव छ आउने गर्छ हामी यस कार्यक्रममा तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू वाचन गर्छौँ मुक्तकारहरूसँग कुराकानी गर्छौँ र मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरू तपाईँहरू समक्ष पुर्याउने गर्छौँ डुङ्गाहरू खोजिरहँदा अनायास भाग्यले पुल भेटिन्छन् डुङ्गाहरू खोजिरहँदा अनायस भाग्यले पुल भेटिन्छन् जिन्दाबाद र मुर्दाबादको रातो कालो तुल भेटिन्छन् देशभक्त सहित सम्झन्छु श्रद्धाले आँखा रसाउँछ जित्ने हारिरहे हार्नेलाई कुर्सी गुच्छा फुल भेटिन्छन् यो मुक्तक श्री गिरिजीको विराटनगर उहाँको घर हो आजको बसाइमा उहाँसँग मैले छोटो मिठो कुराकानी गरेको छु उक्त कुराकानी तपाईँहरू समक्ष राख्नेछु आजको कार्यक्रममा हामी उहाँका मिठा मिठा मुक्तकमा हराउनेछौँ रमाउनेछौँ आउनु श्रोता हो भने सुनु मुक्तकार श्री गिरिजीसँग मैले विराटनगरमै गएर गरेको कुराकानी कार्यक्रम अन्त्यसम्म सुनेर साथ दिनुहुन्छ भन्नेमा हामी ढुक्क छौँ दिदी कार्यक्रम मुक्तक मालामा तपाईँलाई स्वागत छ धन्यवाद नमस्कार सन्चै हुनुहुन्छ हिजो आज केमा व्यस्त हुनुहुन्छ अहिले मुक्तकमै व्यस्त छु भन्नुपर्छ होला मुक्तक नै रमाइलो लागिरहेछ खुब रमाइरहनु भएको छ सामाजिक सञ्जाल हेर्दै गर्दाखेरि त त्यही देखिराखेका छौँ एकदम रमाइलो छ राम्रो छ किन होला यसरी मुक्तकमै रमाउन मन भएको चाहिँ म कविता लेख्ने मान्छे कविता लामा लामा कविता लेखिन्थ्यो हजुर मुक्तक छोटो हुने चटक्क अचार जस्तो चटक्क हान्न सजिलो हुने यो बिचमा मैले लघुकथा पनि निकालेँ त्यो पनि छोटो हजुर र मुक्तक छोटो चटक्क मुक्तक रमाइलो लागिरहेको छ व्यस्त छ मान्छेको जिन्दगी व्यस्त छ मान्छेको दैनिकी छोटो छोटो कुरामै धेरै कुरालाई समेट्न सक्छौँ भन्ने मनमा पो भयो कि एकदमै हो ब्रह्माण्ड सम्बन्धित रहेछ मुक्तकमा सानो सियो जस्तो देखिने हेर्दाखेरि तर भित्र त्यसलाई चार लाइन बुझ्दाखेरि पनि ब्रह्माण्ड बुझिने रहेछ त्यही भएर मुक्तक रमाइलो छ रमाइलो छ आजको यो वसाइमा हामी मुक्तक सुन्नेछौँ तपाईँको मुक्तकभित्रै हराउनेछौँ आज आदरणीय श्रोता म तपाईँलाई सुरुवातमै जानकारी गराउन चाहन्छु विराटनगरमै बसेर हामी यो कार्यक्रम रेकर्ड गरिराखेका छौँ म विराटनगरमा छु दिदीको घर विराटनगरै आज दिदीभाइको भेट विराटनगरमा चुरेको छ मुक्तकिलो भलाखुसारी गर्न भोग मलाई पहिलेदेखि नै थियो आज त्यो भोग थोरै भए पनि म भेट्दैछु मुक्तक सुनौ दिदी धन्यवाद मेरो पहिलो मुक्त नबिर्से अनुरागी तिमीले छुनु अघि म लज्जावती झार थिएँ नबिर्से अनुरागी तिमीले छुनु अघि म लज्जावती झार थिएँ सुकोमल सुगन्धित पुष्प बहार थिएँ सुकोमल सुगन्धित पुष्प बहार थिएँ ओसिलो शिशिर हरायो छोएर पत्र पत्र तिम्रो बाँडीमा रमाउने सार थिएँ तिम्रो बाँडीमा रमाउने सार थिएँ अर्को अर्को सुनौ अर्को निकै मिठो लेख्नुहुन्छ मुक्त सम्झ उपासक हुँ म तिम्रो प्रेम र कलाको सम्झ उपासक हुँ म तिम्रो प्रेम र कलाको तिम्रै प्रेम प्रतीक हो यो निधार र गलाको कहाँ बिर्सिन सक्छु जो म भित्र धड्किरहन्छौ कहाँ बिर्सिन सक्छु जो, जो म भित्र धड्किरहन्छौ तिमी त याद हो मेरो हर घडी हर पलाको तिमी त याद हो मेरो हर घडी हर पलाको निकै मिठा मिठा मुक्तक सुन्ने नै छौँ आज कार्यक्रमभरि तपाईँको कति जति लेख्नुभयो मुक्तक अहिलेसम्ममा तिन साढे तिन सय चाहिँ लेखियो होला बढी लेखियो त्यति चाहिँ एकदम रेडी छन् रेडीमा त्यति छन् तिन सय साढे तिन सय चाहिँ मुक्तक नै भए यी चाहिँ मुक्तक नै हुन् भन्ने मनमा छ <laughs> अरू चाहिँ मुक्तक भएनन् <laughs> अब चाहिँ एउटा सङ्ग्रह निकाल्नुपर्छ जस्तो लागिराखेको होला है हजुर लाग्दैछ के योजना बनाउनु भएको छ हजुर बिस्तारै निकाल्छु भन्दैछु मुक्तक नै पहिला निकाल्छु कविता रेडी थियो मेरो अब म मुक्तकमै लाग्छु पहिला मुक्तक सक्छु अनि कविता निकाल्छु कहिलेसम्ममा चाहिँ हामीले मञ्जुश्रीजीका मुक्तक सङ्ग्रह हातैमा राखेर पढ्न पाउँछौँ आउँदो वर्ष पहिलो महिना दुई हजार अठहत्तर साल वैशाख महिना हजुर एकदमै उहाँले चाहिँ ठ्याक्कै अहिले यो समयमा आउँछ भनेर उद्घोष पनि गर्नुभयो आजको कार्यक्रममा कस्ता मुक्तकलाई चाहिँ सङ्ग्रहमा समेट्छु भन्ने लागेको छ मैले लेखेका मुक्तक अनुप्रास हेर्छु पहिला चोटिलो जस्तो लाग्छ भने चाहिँ छान्छु र मुक्तक जस्तो आफैलाई लागेन भने चाहिँ मुक्तक सबै मुक्तक मुक्तक हुँदैनन् हुँदैनन् हुँदैनन् र सबैले लेखेका सबै मुक्तक भए म भन्दिनँ हजुर आफैले लेखेका पनि कति मुक्तकहरू मुक्तक जस्ता हुँदैनन् त्यो भएकोले गर्दा मुक्तक जस्ता मुक्तक चाहिँ राख्ने विचारमा छु निकै मिठो मुक्तक सङ्ग्रह आउँछ भन्ने हामीलाई लागेको छ तपाईँको कोसिस गर्छ तपाईँलाई धेरै धेरै शुभकामना छ मुक्तक सुनौ दिदी ईश्वरले खोला बनायो ढुङ्गा बनायो माटो बनायो स्वर्ग नर्क भन्दै सत्कर्मको बाटो बनायो धर्म भन्यो पाप भन्यो प्रार्थना गर्छौ सधैँ धर्म भन्यो पाप भन्यो प्रार्थना गर्छौँ सधैँ उसले आफ्नै मूर्ति बहिरो लाटो बनायो उसले आफ्नै मूर्ति बहिरो लाटो बनायो अर्को अर्को सुनौ आज त तपाईँलाई नै सुन्ने हो कार्यक्रमभरि म त कम्ती छ सम्झना मायाको तल तल छ बाडुली छ सम्झना मायाको तल तल छ बिर्सिनै नसक्ने ती याद अचेल हर पल छ किन भुल्थे रहर लाग्दो मुस्कान आहा किन भुल्थे रहरलाग्दो मुस्कान आहा रोक्न नसक्ने उन्मुक्त हाँसो झल झल्छ रोक्न नसक्ने उन्मुक्त हाँसो झल झल्छ अर्को अर्को सुनौ दिदी अर्को सुनौ कान्छा बाको चर चरी फुटेको गोडा नबिर्सी कान्छा बाको चर चरी फुटेको गोडा नबिर्सी तैँले बालाई घोडचडी बनाएको घोडा नबिर्सी हेर्दै गर्नु आश्रमको ढोका चाहिन्छ भोलि हेर्दै गर्नु वृद्धाश्रमको ढोका चाहिन्छ भोलि तँलाई दुख्दा बालाई दुख्ने फोडा नबिर्सी तँलाई दुख्दा बालाई दुख्ने फोडा नबिर्सी निकै मार्मिक मुक्तक सुनाउनु भयो प्रिय दुश्मन लेख्नु सादा कागजमा आँसुका अक्षर फेक्नु प्रिय दुश्मन लेख्नु सादा कागजमा आँसुका अक्षर फेक्नु तिम्रा ओसिला नयन कुण्ठाका रापले सेक्नु देखिँदैन आँखी झ्यालबाट संसार हेर्ने देखिँदैन आँखी झ्यालबाट संसार हेर्ने हेर मेरो आँखाबाट सिङ्गो भूगोल छेक्नु हेर मेरो आँखाबाट सिङ्गो भूगोल छेक्नु फेरि मुक्तक लेख्न चाहिँ कतिको सजिलो छ सजिलो त छैन सजिलो त छैन त्यति भने जस्तो सजिलो चाहिँ होइन तर रमाइलो सङ्ग्रहको भोग पनि गजबको छ मुक्त बाक्लै लेखिएका छन् हिजो आज सङ्ग्रह बजारमा पनि आइराखेका छन् समस्या के छ भने दुई तिन सय मुक्तक समावेश गरिएको सङ्ग्रहमा मुस्किलले दस पन्ध्रवटा मुक्तक चाहिँ हामीले भेटाउँछौँ के अनि उहाँहरूलाई फेरि ठुलै मुक्तकारहरूको आशीर्वाद पनि छ मुस्किल छ नि यसले मुक्तकलाई कुन बाटोतिर लिएर गइराखेको छ तपाईँलाई के लाग्छ मलाई त के लाग्छ भने उहाँहरूले चाहिँ ठुला व्यक्तिहरूले जो अग्रजहरूले भूमिका लेखिदिनु भएको छ अग्रज व्यक्ति व्यक्तिहरूले छाप्नुपर्छ भन्नुभएको छ र न उहाँहरूले छाप्नु भएको हो तपाईँको अहिले बेला भएको छैन अझ खारिनुहोस् भनेदेखि हामी पनि अझ दुई चार वर्ष बरु ढिलो गर्थ्यौँ मुक्तक जस्ता मुक्तक निकाल्थ्यौँ र मुक्तक आउँथ्यो त्यो विकृति जस्तो हुन्छ हेर्नेलाई यो मुक्तक नै हो कि के भनिदिने त अब लेख्नेले लेख्नेलाई त सपोर्ट भयो नि त उहाँहरूको हजुर हजुर मुक्तकै लेखे भने ठान्नुहुन्छ उहाँहरूले तर मुक्तक त आइरहेको छैन हजुर धेरै मुक्तकहरू मुक्तकारहरूले लेखेका मुक्तकहरू अहिले मुक्तकार भन्छु म उहाँहरूलाई अब भन्नै पर्छ किताबै बाहिर आइसकेको छ लेखेका मुक्तकहरू मुक्तक जस्ता देख्दिनँ म चाहिँ रहरै रहरले अप्ठ्यारोमा पार्दै गयो मुक्तक सुनौ दिदी कुराकानी त गर्दै गरौँला सोह्र सय गोपिनी कृष्ण प्रेम आधा छ सोह्र सय गोपिनी कृष्ण प्रेम आधा छ दुनियाँ अघि रजनी प्रेमिका राधा छ सोझी छ रुक्मणी आफ्नै प्रेममा मग्न सोझी छ रुक्मणी आफ्नै प्रेममा मग्न लीला गर्नुहोस् प्रभु न बित्न न बाधा छ लीला गर्नुहोस् प्रभु न बित्न न बाधा छ मुक्तकलाई यसरी पनि उठाउन सकिन्छ यो मुक्तक हामीले सुन्दा त्यही अनुभव गर्यौँ अर्को सुनौ दिदी डुङ्गा पल्टिएर कोही पानी सर्किएर मर्छन् डुङ्गा पल्टिएर कोही पानी सर्किएर मर्छन् मरे जस्तै कोही मान्छे नजरबाट झर्छन् ज्ञानी ज्ञान बाँडेर रित्तिँदैन धर्मले दर्शाउँछ ज्ञानी ज्ञान बाँडेर रित्तिँदैन धर्मले दर्शाउँछ अज्ञानी सकिन्छ क्रोधले अर्काकै डाह गर्छ अज्ञानी सकिन्छ क्रोधले मैले पात बजाएर नै सिकेको हो पहिलो सङ्गीत मैले पात बजाएर सिकेको हो पहिलो सङ्गीत आमासँग सिकेको हो सामाजिक रीत तपाईँले चबाएर खुवाएको अमृत त्यो तपाईँले चबाएर खुवाएको अमृत त्यो बरु आफैलाई भुल्छु आमा भुल्दिनँ म प्रित बरु आफैलाई भुल्छु आमा भुल्दिनँ म प्रित अर्को सुन्नु अब बालाई सुन्नु बाले बाले रोप्नुभयो बिसौनीमा पिपल र बर बाले रोप्नुभयो बिसौनीमा पिपल र बर छोराछोरी परदेश भयौँ छैन केही भर फर्किआ आजभोलि भन्नुहुन्छ बाले आज भोलि भन्नुहुन्छ बाले तीर्थ भन्दा ठुलो रहेछ सन्तान र घर ठुलो रहेछ सन्तान र घर बडा मिठो बडा मिठो तिमी छोइदेऊ धरा छाया भएर बाँचौ तिमी छोइदेऊ धरा छाया भएर बाँचौ स्पर्श तिम्रो होस् माया भएर बाँचौ प्रकृतिको सुन्दर छटा सम्हाल मलाई प्रकृतिको सुन्दर छटा सम्हाल मलाई हरित सौन्दर्य एउटै काया भएर बाँचौँ हरित सौन्दर्य एउटै काया भएर बाँचौँ अब मुक्तक त हामी सुनिराखेकै छौँ विराटनगरमा हुनुहुन्छ निकै लामो समयदेखि मुक्तकमा नेपाली साहित्यमा कलम चलाइरहनु भएको छ विराटनगर र नेपाली मुक्तक कसरी सम्झनुहुन्छ कसरी व्याख्या गर्नुहुन्छ अहिलेको यो समयलाई हजुर मैले मुक्तक धेरै पहिला केटाकेटी हुँदै सुनेको मुक्तक तर त्यतिखेरका मुक्तक मुक्तक रहेनछन् छोटा कविता जस्ता रहेछन् पहिलाका मुक्तकहरू गोकुल अधिकारी दाई विवस्ताईहरू त्यतिखेर मुक्तक सुनाउनुहुन्थ्यो हामी निकै साना थियौँ त्यतिखेर सुनेका मुक्तक अहिले सुनेका मुक्तक फरक रहेछन् त्यतिखेर मुक्तक नै भनेर सुनेको हामीले भोषण दाई सुनाउनुहुन्थ्यो मुक्तक अहिलेको समयमा चाहिँ अलिकति फरक लाग्छ मलाई मुक्तकका मुक्तकहरू त्यतिखेरका भन्दा अहिलेका फरक छन् मुक्तकहरू रमाइलो छ मुक्तकमा सुरु सुरुमा कविताका छोटा रूपलाई मुक्तक भनियो दुई हरफदेखि आठ दस एघार हरफसम्म <laughs> लेखियो अहिले चतुष्पतीय मुक्तक लेखिन्छ मुक्तकको विराटनगरको यो माहौलप्रति तपाईँ सन्तुष्ट हुनुहुन्छ अहिलेको एकदम मुक्तक सुनौ दिदी फेरि मनको शान्त तलाउ मानौ र जहाजले चलाए जस्तो मनको शान्त तलाउ मानौ र जहाजले चलाए जस्तो वेदीको अग्निले दुःख र वेदनाको चरु जलाए जस्तो लाग्थ्यो सुकेकी हुँ म बसन्तको दीर्घ स्पर्श नपाएर लाग्थ्यो सुकेकी हुँ म बसन्तको दीर्घ स्पर्श नपाएर धन्यवाद प्यारा मन भएको छ फेरि पलाए जस्तो मन भएको छ फेरि पलाए जस्तो कम्ती कम्ती बोल्नुहुन्छ दिदी मुक्तकै बढी सुनौँ जस्तो मलाई लागिरहेको छ म पनि त्यही खोजिराखेको छु मुक्तकै म तिमीलाई मायाको मिठो परिवेश दिन्छु मैले माया त्यसपछि मायाको अमूल्य अवशेष दिन्छु थाहा छैन यति दिदा दिँदै पनि केही बाँकी रहन्छ कि रहँदैन थाहा छैन यति दिदा दिँदै पनि केही बाँकी रहन्छ कि रहँदैन तिम्रा लागि जे जे दिन्छु सधैँ सधैँ विशेष दिन्छु तिम्रा लागि जे जे दिन्छु सधैँ सधैँ विशेष दिन्छु अर्को अर्को सुनौ खामबन्दी चिठीभित्र के के थियो भन्नु खामबन्दी चिठीभित्र के के थियो भन्नु हेर्दा खोस्टो कागज मित्र के के थियो भन्नु हेर्दा खोस्टो कागज मित्र के के थियो भन्नु तर जे जे सोच्यौ तिमीले सबै सबै थियो तर जे जे सोच्यौ तिमीले सबै सबै थियो अट्ने रहेछ विचित्र के के थियो भन्नु अट्ने रहेछ विचित्र के के थियो भन्नु अब विराटनगरमा रहेको नेपाली मुक्तकको अवस्थालाई पनि थोरै हामीले उठायौँ कुराकानीको क्रममा अब समग्र देशतिरै जाउँ न कस्तो लागिरहेछ मुक्तकको अहिलेको यो जुन लहर चलिराखेको छ यता फर्क्यो मुक्तक उता फर्क्यो मुक्तक मुक्तकै मुक्तक मुक्तक लेखिरहनेहरूलाई त बडो मजा लाग्छ होला यो सुन्दा पनि कसरी लिइरहनु भएको छ अहिले राम्रो छ त्यो एउटा लहर हुँदो रहेछ कि हरेक अहिले अहिले मुक्तकै मुक्तको लहर देख्दैछु म हामी एक बेला खुब कविता लेख्थ्यौँ बिचमा अहिले गजल पनि निकै देखिँदैछ अनि रमाइलो छ राम्रा राम्रा मुक्त लेख्नेहरू हुनुहुन्छ मुक्तकलाई पाठ्यक्रममा पनि समावेश गर्नुपर्छ भनेर देशव्यापी रूपमै एक किसिमको पहल भइराखेको छ यो त निकै आवश्यक पनि थियो नि है हो नि असाध्य आवश्यक छ मुक्तक भनेको अबको पिँढीहरूले पनि बुझुन् मुक्तक के हो मुक्तक कसरी लेख्ने मुक्तक भन्ने विधा के हो भन्ने कुरा चाहिँ प्रष्ट हुन्थ्यो पाठ्यक्रममा आएदेखि हजुर निकै आशावादी हुनुहुन्छ यस विषयमा चाहिँ मुक्तक पाठ्यक्रममा समावेश भइसकेपछि अबका पुस्ताहरूलाई पनि मुक्तक बुझ्नका लागि मुक्तक लेख्नका लागि थप सहज हुन्छ अवश्य मुक्तक सुनौ दिदी मुक्तक सुनौ हजुर खुकुरी खुडा लाठी तरबार उठायौँ खुकुरी खुडा लाठी तरबार उठायौँ के के नहोला भनेर भन्दै दरबार उठायौँ दस गज्जा सर्दैछ दर्शक भयौँ आज दस गज्जा सर्दैछ दर्शक भयौँ आज सोझा गरिब जनताको घरबार उठायौँ सोझा गरिब जनताको घरबार उठायौँ अर्को अर्को सुनौ रोएर नसकिने मनको बह छ मसँग रोएर नसकिने मनको बह छ मसँग समन समुद्र बिर्साउने आफ्नै गह छ मसँग आफै डुबुल्की मार्छु वेदना सुमसुम्याए आफै टुबुल्की मार्छु वेदना सुमसुमाए हर दिन रमाउने सिरानीको दह छ मसँग प्रेम कैद होइन तिमीलाई दिलमा राख्छु प्रेम कैद होइन तिमीलाई दिलमा राख्छु आँसु कहिल्यै झार्दिन आँखाको डिलमा राख्छु आँसु कहिल्यै झार्दिन आँखाको डिलमा राख्छु हजार गल्ती माफ प्यारा हजार गल्ती माफ प्यारा मायालु नाता हाम्रो सिङ्गो भूगोल तिमी सौन्दर्यशीलमा राख्छु सिङ्गो भूगोल तिमी सौन्दर्यशीलमा राख्छु दिदी अब थोरै पुराना दिनहरूतर्फ फर्क्यौँ न यो मुक्तक लेखन कहिलेबाट सुरु गर्नुभयो मुक्तकभित्रै म हराउँछु भनेर चाहिँ कहिलेबाट सुरु गर्नुभयो धेरै अगाडि पनि कहिले कहीँ कहिले काहीँ मुक्तक भनेर मुक्तक लेखिन्थ्यो त्यो मुक्तक रहेन रहेछ हजुर त्यो छोटा कविता लेखिएछ अनि शब्दहरू चाहिँ चोटिलो हुने अनि आफूलाई चाहिँ मुक्तक नै लेखे जस्तो लाग्ने तर त्यो मुक्तक थिएन ती सबै छोटा कविता थिए यतिखेर थाहा हुँदैछ ती छोटा कविता लेखिएछ मुक्तक लेखिनछु अहिले जब म मुक्तक लेख्दैछु यतिखेर आफै बुझ्दैछु मुक्तक भनेको चाहिँ यस्तो हुनुपर्ने रहेछ लेख्दै गइसकेपछि म चार लाइन लेख्ने बित्तिकै मुक्तक भएन मुक्तकमा पनि मुक्तकले भन्न खोजेका कुरा स्पष्ट चौथो लाइनले हान्नै पर्छ भन्ने बुझ्न थाले त्यसपछि चाहिँ मुक्तक मुक्तक जस्तो लाग्छ आफूलाई लेख्न चाहिँ ठ्याक्कै कहिलेबाट सुरु गरेँ भन्ने त्यस्तो छ त्यति धेरै त थाहा छैन यति नै भनेर तर यो बिचमा मुक्तक को बहार आइरहेको छ नि हजुर तपाईँहरूले नै धेरै ल्याइरहनु भएको छ मुक्तकको बहार साँच्चै भन्नुपर्दा म मदन भण्डारी भाइलाई नै जय भन्छु तपाईँहरूका मुक्तक सुन्दै गयो अब यो पाँच सात वर्षदेखि तपाईँ मुक्तकमै भिजिरहनु भएको छ हेर्दैछु रमेश दाईका मुक्तकहरू आए विवश दाईका मुक्तकहरू आए यी मुक्तकले पनि वास्तवमा मुक्तक चाहिँ यस्ता हुँदो रहेछन् यसरी लेख्न पर्ने रहेछ भन्ने कुरो पनि जानकारी हुँदै गयो अनि अहिले आएर यो फेसबुकले पनि सिकाइरहेछ सजिलो भएको सजिलो भएको छ मनै गदगद बनाइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ मुक्तक सुनौ दिदी हामी फेरि दिन ढल्दै गयो रात पर्दै गयो दिन ढल्दै गयो रात पर्दै गयो बाटो हेर्दै रहे आँस मर्दै गयो प्यारा रुझिरहे वर्षा जे आँखा प्यारा रुझिरहे वर्षा जे आँखा बाडुली धिक गर्दै गयो आदरणीय श्रोता रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा हुनुहुन्छ तपाईँहरू अहिले म विराटनगरमा बसेर मन्जु श्रीजीसँग कुराकानी गरिरहेको छु उहाँका मुक्तका आनन्द हामी कार्यक्रममा लिइरहेका छौँ तपाईँलाई पनि बडो मजा लागेको हुनुपर्छ भन्ने मैले अनुभव गरिराखेको छु यहीँ बसेर मुक्तक सुनौ दिदी हामी पुनः मान्छेका केही अवगुण केही राम्रा गुण हुन्छ समुद्र आफै तिर्खामा प्यासी नुनै नुन हुन्छ प्रभातको लाली जस्तै गोधुली सुन्दर जहिल्यै प्रभातको लाली जस्तै गोधुली सुन्दर जहिल्यै बादलले आकाश ढाक्दा आकाशमै जुन हुन्छ बादलले आकाश ढाक्दा आकाशमै जुन हुन्छ सिन्दुर धुल होइन सिन्दुर धुल होइन सम्बन्धको पुल हो सिन्दुर धुल होइन सम्बन्धको पुल हो सूर्यको लाली झै सौभाग्यको मूल हो मेरो सिउँदोभरि फुल्छ रक्तिम सुनाखरी जब मेरो सिउँदोभरि फुल्छ रक्तिम सुनाखरी प्यारा मेरा लागि कलात्मक फुल हो मेरा लागि कलात्मक फुल हो मुक्तक गाउनु पनि हुन्छ है निकै मिठोसँगले मैले सुनेको छु कार्यक्रममा अब केही मुक्तक वाचन त गरिहाल्यौँ कार्यक्रममा अब भने गाएरै सुनौ भन्ने लागेको छ मलाई यो कोरोनाले जन्माएको मुक्त हो यो हजुर मलाई यो ससुर वाचन गरेको राम्रो लाग्यो एकजना भारतीय कविले ससुर वाचन गर्नुहुन्छ मुक्त हजुर हजुर अनि मलाई उहाँको प्रभाव यो चाहिँ ए हजुर मलाई उहाँको सुन्छु सुन्दाखेरि मुक्तक नै वाचन गर्नुहुन्छ उहाँले मलाई त्यो मुक्तक वाचन गरेको सुनेर हुन त मैले साँच्चै भन्नुपर्दा नेपालमा चार लाइन मुक्तक वाचन गरेको सुनेको छैन मैले नै वाचन गरेँ जस्तो लाग्छ मलाई यस विधामा चाहिँ र म यो मलाई यो कोरोनाले जन्माएको एउटा यो मुक्तक सुनाउँछु यो चाहिँ त्यतिखेर मन्दिर बन्द हुँदाखेरिको प्रहर कस्तो थियो त हामीलाई भनेर हजुर हजुर सुन मन्दिर बन्द भयो सहर बन्द भयो मन्दिर बन्द भयो सहर बन्द भयो जिन्दगीको हरेक प्रहर बन्द भयो जिन्दगीको हरेक प्रहर बन्द भयो ए जिजी बिसा ए जिजी बिसा एक पल्ट जगा मलाई ए जिजी बिसा एक पल्ट जगा हाँ, सुनो साहब तेला हली बाती श्रोता यो मुक्तक माला नै हो र मुक्तक मालामै आज हामी यो आनन्द लिइरहेका छौँ मन्जुश्रीजी अहिले मसँग हुनुहुन्छ थोरै अब छोटा छोटा प्रश्न सोध्छु छोटै छोटै उत्तर दिनुहोस् ल कुन कुन विधामा कलम चलाउनुहुन्छ साहित्यको कविता हजुर कथा मुक्तक आफ्नो मनले रुचाएको विधा मलाई त साँच्चै भन्नु हो भने मलाई त गीत मनपर्छ गीत मनपर्छ गीत मनपर्छ गीत गाउन पनि मनपर्छ र छन्द वाचन मनपर्छ तपाईँको घर घर विराटनगर परिवारमा को को हुनुहुन्छ मेरो एउटा छोरी छिन् एउटा छोरा श्रीमान हुनुहुन्छ तपाईँको प्रकाशित कृति मेरो पहिलो कृति कवितामा अन्यल बसन्तको खोजीमा हजुर अहिले लघुकथा भर्खरै निकालेकी छु हजुर लाखपत्ती रुसी रुचि त मलाई लेखन नै हो अझ गाउन मनपर्छ मनपर्ने मुक्तकारहरूको नाम भन्नुहोस् त सुटुक्का तिनजनाको भन्यो भने कसको नाम लिनुहुन्छ मलाई मनपर्ने मुक्तकार भन्नुभयो हस् अरू रिसाउनुहुन्छ सबैजना मनपर्छ सबैजना राम्रा लेख्ने मनपर्छ राम्रा लेख्ने सबै मन राम्रा लेख्ने मनपर्छ सबैले लेखेको राम्रो लाग्दैन लाग्दैन लेखन बाहेक के गर्नुहुन्छ लेखन बाहेक छैन सामान्य यसो सामाजिक मात्रै हो आफू संलग्न साहित्यिक संस्थाहरू आबद्ध साहित्यिक संस्थाहरू छ नि दुईवटा अहिले यतिखेर चाहिँ नारी श्रेष्ठ समाज भनेर त्यसमा लागि परेको छ भर्खरकै सुरुवात हो त्यति फुर्सदिलो भएर पनि म बाहिर निस्किन निस्किन सामान्य लेख्छु ओर्छु कार्यक्रममा जाने मात्रै हो म त्यति समय दिन्न भनौँ न बाहिर दिन सकेको छैन व्यक्तिगत जीवन सँगसँगै साहित्यका अबका योजनाहरू अब भनेको अब लेखन नै हो लागि पर्ने नै हो अब मेरो कविता सङ्ग्रह पनि एकदमै रेडी छ हजुर मलाई लामा कथाहरू लेख्न लेख्दैछु भनौँ न दुई चारवटा लेखिसकेको छु अझै पनि लामा कथाहरूमै रमाइलो लाग्छ त्यो पनि लेख्दैछु लेखन नै हो मेरो आजको कार्यक्रम सुन्दै जाँदा श्रोताहरूलाई पनि तपाईँसँग प्रत्यक्ष भलाकुसारी गर्ने मन भयो तपाईँसँग कुराकानी गर्न मन भयो भने तपाईँलाई कसरी सम्पर्क गर्ने होला मेरो नम्बर राखिदिन सक्नुहुन्छ अन्ठानब्बे चार पच्चिस चौहत्तर आठ बासठी सामाजिक सञ्जालमा कसरी भेट्न सक्छौँ अवश्य सामाजिक सञ्जालमा गएर मन्जुश्री सर्च गऱ्यो भने तपाईँलाई भेट्न सकिन्छ मेरो मेरो नामै मन्जुश्री हो सरस्वती पूजाको दिन जन्मेको भएर मेरो बुवाले नामै मन्जुश्री नै हो मैले थाहा पाएदेखि नै मेरो नाम नारायणको चाहिँ <laughs> होइन होइन तर मैले मेरो नाम जान्दाखेरि नै मन्जुश्री हो अब भने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आएका छौँ धेरै कुराकानी गर्ने मन त मसँग अझै छ तपाईँसँग तर अब समय पनि सकिन लागेको छ अब यी मुक्तकहरू चाहिँ कार्यक्रममा म वाचन गर्थेँ कार्यक्रम सकिन लागेछ भनेर साँचेर राख्नुभएका केही मुक्तकहरू अब तपाईँबाट क्रमशः हामी सुन्छौँ अनि त्यसपछि बिदा लिन्छौँ मलाई आमा भनी आश गर्ने भुराहरू छन् मलाई आमा भनी आश गर्ने भुराहरू छन् तिनैलाई सुनाउने केही कुराहरू छन् ए मृत्यु पर्खी मलाई पुर्याइदे घरैमा ए मृत्यु पर्खी मलाई पुर्याइदे घरैमा मेरो इच्छा अझै यही अधुराहरू छन् मेरा इच्छा अझै यही अधुराहरू छन् बिरुवाका हजार जात हुन्छन् पात फरक हुन्छन् विचार हरेक मान्छेका बात फरक हुन्छन् बिरुवाका हजार जात पात फरक हुन्छन् विचार मान हरेक मान्छेका बात फरक हुन्छन् हजार ठक्कर खाएको ढुङ्गा हुँ म दुख्दैन हजार ठक्कर खाएको ढुङ्गा हुँ म दुख्दैन सायद तिम्रो पीडा मेरो घात फरक हुन्छ पीडा मेरो घात फरक हुन्छ आँसु झार्नु मात्र रुनु होइन मन छुनु पनि रुनु हो आँसु झार्नु मात्र रुनु होइन मन छुनु पनि हो रुनु हो बुझाएर कोमल हृदय आँत धुनु पनि हो रित्तो हुन्छ जब मान्छे सहानुभूति खोज्छ रित्तो हुन्छ जब मान्छे सहानुभूति खोज्छ सम्पन्नताको ढाडस ओढेर गरिब हुनु पनि हो सम्पन्नताको ढाडस ओढेर गरिब पनि हो अब अन्तिम मुक्त सुन्छौँ हामी आजको व्यवसायमा आगोसँग खेल्नेहरू बल्छन् आफै आफै आगोसँग खेल्नेहरू बल्छन् आफै आफै जसरी बत्तीमा पुतली जल्छन् आफै आफै हेर्नु नबोल्नु भन्नुहुन्छ हजुर हो रहेछ आमा हेर्नु नबोल्नु भन्नुहुन्छ हजुर हो रहेछ आमा जो छल्छन् अर्कालाई गल्छन् आफै आफै गल्छन् आफै आफै धन्यवाद यो व्यस्त समय सुटुक्क छोडेर हामीलाई दिनुभयो कार्यक्रम मुक्तक मालाको वालाकुसारी गर्न पायौँ तपाईँका मिठा मिठा मुक्त खराबहरू सुन्न पायौँ सुनाउन पायौँ अन्त्यमा कार्यक्रम मुक्तक माला सुनिरहनु हुने प्रिय श्रोताहरूलाई के भन्न चाहनुहुन्छ सम्पूर्ण मुक्तक सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा मैले नमन गरेँ मुक्तक मुक्तक जस्ता भएछन् भने राम्रा भनिदिनु होला मुक्तक जस्ता भएनछन् भने यी मुक्तक राम्रा छैनन् अझ राम्रो लेख्ने कोसिस गर्नुहोला भनिदिनु भए म आभारी हुने थिएँ धेरै धेरै धन्यवाद यो समयको लागि हजुर धन्यवाद आजलाई पनि श्रोता कार्यक्रम मुक्तक मालाको समय सकिने लाग्यो कार्यक्रम मुक्तक माला सुन्दै गर्दा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया पठाउनु मन भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला at the rate Gmail dot कममा तपाईँले मुक्तक तथा प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्तक तथा प्रतिक्रिया तपाईँले छोड्न सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई प्रविधि संयोजनमा साथ दिनुहुने कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सिटुक्क सम्झँदै म मदन भण्डारी आजलाई पनि छोड्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परौँ नमस्कार शिवरात्री